अठार बिस लागेदेखि नै आफूलाई त थियो केटीसँग यौन सम्पर्क गर्दा आफू कति धेरै टिक्न सक्छु भनेर मेरो हस्तमोचन गर्दा बिस पच्चिस झट्कामै चढ्थ्यो त्यसले चिन्ता बढाएको थियो तथापि जे हुन्छ हुन्छ स्पटमै देखिन्छ भन्दै यौन तृप्तिको लागि मेरो मनले केटीहरू खोज्न सुरु गरिसकेको थिएँ स्कुल र कलेज पढ्दा त केटीहरूले लाइन दिन्थे तर आफू अलि आध्यात्म प्रकारको मान्छे र पढ्नमा पनि अरू साथीहरूभन्दा जेहेन्दार भएकोले केटीहरूतिर रुचि हुँदाहुँदा पनि पारिवारिक वातावरणले प्रतिष्ठा त जाँदैन भन्ने डरले कहिले केटीहरूसित घुलमिल गर्न मानेन पच्चिस वर्ष काट्दा सामाजिक सञ्जालमै सेक्सको चाहना दर्शाउँदै आएको थिएँ यौन कथाहरू लेख्ने र समय समयमा पोस्टहरू गरिराख्थेँ मेरो कथालाई मन पराई मेरो इमेल कति मैले साथीहरूको प्रस्ताव पनि नआएको होइन तर मैले कसैको पनि चाहना पुरा गर्न हालसम्म असमर्थ छु मेरो लिङ्ग लामो र मोटो खालको भएर होला पोस्टसँगै फोटो राख्दा केटा साथीहरूले नै एडमिन र फेसबुक एडमिनलाई गुनासो गरिहाल्दा कहिले दिनसम्म पोस्ट नै गर्न नसक्ने गरी ब्लक हुनुपर्थ्यो अचानक एक राति मोबाइलमा मिसकल आयो राति साढे दस बजेको रहेछ मेरो जहिले पनि राति बाह्र एक बजेतिर सुत्ने बानी छ कल ब्याक गरेँ पालाजुकी सुस्मिता पो रहेछ उनले फेसबुकबाट नम्बर पाएर कल गरेको बताइन् उनले आफ्नो बारेमा बताइसकेपछि मैले सुस्मिताको इच्छा सोधेँ श्रीमान एक वर्ष अघि विदेश गएको र तीव्र यौन सम्पर्कको चाहना पोखिन् त्यसअघि मैले उसको फोटो नहेरिकन सम्पर्क नगर्ने स्पष्ट भने उनले फेसबुक मेसेजमै आफ्नो फोटो पठाइन् पाँच फिट तिन इन्च लामो सल्ल परेको जिउ थियो सुस्मिताको साडीमा झनी थिए दुध साइज चौतिसको थियो होला सायद हेर्दै समय राखौँ जस्तो हेर्दै टपक्क टिपेर खाउँ खाउँ लाग्ने दुवैजनाले सबै कुरा सेयर गरिसकेपछि कहाँ र कसरी भेट्ने कुरो मिलाए उनले बालाजु नै रोजिन् म दुई दिनको समय लिएर एउटा होटल बुक गराएँ उनले एक रात मात्रै बस्ने बताइन् नवलपरासीबाट बिहानै हिँडे काठमाडौँमा दस बजे पुग्यो होटल बाहिर खाना खाएर हामी होटलमा फर्क्यौँ उनले सम्भोग गर्नु अघि नहुने कुरो गरिन् मैले हुन्छ भन्दा बाथरुममा डोडाइदिएँ आफूलाई त कतिखेर बेलुङ जस्तो लागिरहेको थियो मनलाई थामेर बाथरुममा छोडेपछि उनले बाथरुम खुल्लै राखेर साडी ब्लाउज र पेटिकोट खोलिन् ब्रा र प्यान्टीमा उनी मस्त देखिएकी थिइन् उनको सम्म परेको जिउ ठुलो दुधको पोका र नि बाहिर पेन्टी माथिबाट नै उठेको भाग हेर्दै मेरो पाँच इन्चको लिङ्ग त पाइन बाहिर निस्किन खोज्यो बाथरुममा छिर्न मन लाग्यो आफूलाई रोके जिउमा पानी हाल्दै गर्दा दुधको निप्पल र तलको बोतला हेर्दै झन्डै रोमाञ्चित हुन थालेँ म मनलाई थाम्न सकिएन अचानक बाथरुमभित्र छिरेर सुस्मितालाई पछाडिबाट ब्रा बाहिरबाट दुवै हातले दुध बेसरी मार्न थाले सुस्मिता आइया आइया सुस्केर आन्दै रोमाञ्चित हुन थालिन् वर्ष दिनपछि उनले कुनै जवान केटाको स्पर्श पाएर त्यस्तो गरेको हुनुपर्छ ब्रालाई खोलेर च्याप्प दुध समाते दुध बेसरी मार्न थाले उनलाई बाथरुममै सुताए घुँडादेखि चुम्दै पोटिलो युनि हुँदै ठुलो दुधमा गएर रोकेर निप्पल चुस्न थाले हातले दुध दबाउँदै निपल चुसेपछि सुस्मिता बेसरी आवाज निकाल्न थालिन् दुध मार्दै कहिले सुस्मिताको मुखभित्र तिब्रो लगेर टङ्की खाए त कहिले उनको गाला चुम्दै कान तल बिस्तारै चुमे बिस्तारै अर्को हात पेन्टीतिर लगे पेन्टीभित्रको बुच्चा चलाउँदा उनलाई अत्यन्त आनन्द आएको रहेछ कहिले यौनीलाई मुठीमा कस्ने त कहिले बुट्ला चलाउँदा सुस्मितालाई आफूले दिन सक्ने चरम सन्तुष्टिको कायदाहरू दर्शाउन थालेँ पेन्टीभित्र हात चलाउँदै गर्दा उनले मैले लगाएको कपडा थमाथम खोल्न थालिन् मेरो जिउ तातिसकेको थियो मेरो सानो भाइ त झनै लामो र मोटो हुँदै पिट्नलाई आगोमा फलाम राखे झैँ तातिसकेको थियो उनले बिस्तारै चलाउन थालिन् हामी बाथरुममा मचिन थाल्यौँ सुस्मिता त अत्यन्त रोमाञ्चित भन्न पुगिन् कहिले उसको दुवै दुध मार्दै त कहिले निप्पल चलाउँदा उनी जोड जोडले आवाज निकाल्न थालिन् दुध मार्दै उनको निप्पल मुखमा राखेर बिस्तारै चुस्न थाले सुस्मिताले कसै र अँगालोमा बाँधिन् मलाई मैले उनको हिप समातेर दुई जिउ एक भएजै टाँसिउँ गालाघाटी निधार हुँदै उनको दुधसम्म किस खाँदै गए झट्ट उसले मेरो पेन्टभित्र हात छिराएर मेरो रन्किएको लिङ्गलाई चलाउन थालिन् हातमा अटाउनै नसक्ने मेरो लिङ्गको साइज हेरेर मोरीले सधैँको लागि दिनु भनिन् हुन्छ तिम्रै त हो जानु भन्दै मैले उसको ओमा हो मिलाएँ उनी चलाउन थालिन् अझै जोरले चलाऊ झनै तन्किन्छ भन्दै उसको तिग्रातिर हात बढाए तिग्रा मित्दै भुत्लामाथि हात फेर्दै उसको युनितिर हात बढाए उनलाई खप्न गाह्रो भयो मैले झट्टै आफ्नो पेन्ट खोलेर फालेँ उनको ब्रा पनि खोल्यौँ स्तन हेर्दा चौबिस घन्टा चुसिरौँ र दलिरौँ लाग्यो भित्तामा टाँसेर एउटा खुट्टा उचाल्दै मेरो रन्किएको सानो भाइलाई उनलाई समात्न लगाए मेरो लिङ्गलाई चलाउँदै उनले दुई तिग्राको बिचमा जोडिन् पालमा मिल्ने बित्तिकै मैले बिस्तारै आने उनी जोडले थिचाउन थालिन् हेर्दा आधी मात्र गएको रहेछ श्रीमानको लिङ्ग तिन इन्च जतिको मात्र रहेछ र एकाध पटक चलाउँदै वा हान्दैमा खलित हुने सुस्मिताले बताइन् मैले धेरै घिउ दलेर मेरो सेरलाई तयार पारेको भन्दै सुस्मितालाई धक्का दिन थालेँ उनी आह आह आइया आइया भन्दै बाथरुमभित्र चिचाउन थालिन् मेरो स्पिड झनै बढ्यो मेरो लिङ्गले उनको योनी हुँदै पर्खाल नै फुटाउने गरी धक्का दिन थालेँ उनले जोर जोरले मेरो शरीरलाई कस्न थालिन् अघिभन्दा अलि मात्रै बढी छिरेको देखेर मैले सुस्मिताको योनी छेउमा औँला लगेर हुकुलो पार्ने प्रयास गरेँ मेरो लिङ्ग अलि मोटो रहेकोले छिराउन गाह्रो भयो र पनि मैले दम लगाउन छोडिनँ औँलाले योनि च्यात्दै हानेको त मोटोलिङ्ग छिर्ने बित्तिकै उनी बेसरी आया भन्दै बोल्नै छोडिन् करिब दस मिनट जति मचिएपछि उनले शान्तको सास फेरिन् त्यसपछि दुई चार झट्का जोड्ने लगाए त्यसपछि मेरो सानो भाइले पनि बमिट गरिहाल्यो म शिथिल भएँ रातभरि उनलाई पाँच पटकसम्म सन्तुष्ट पारे उनी पनि खुब खुसी हुँदै मलाई धन्यवाद दिइन् दुवैजना एकअर्काको अँगालोमा बाँधेर सुतेका थियौँ उज्यालो भएको पत्तै भएन फेरि छुट्टिने बेला एकपटक गरौँ न उनले भनिन् र म पनि के कम हुन्छ भन्दै सुरु गरियो रासलीला त्यसपछि हामी पुनः अर्को पटक त्यस्तैका लागि भेट्ने बाचा गर्दै आआफ्नो बाटो लाग्यौँ